हेलो हेलो सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ एसएमएस गर्नुहुन्छ कि फोन गर्नुहुन्छ स्काइप खोल्नुहुन्छ कि भाइबरमा बोल्नुहुन्छ तपाईँ जहाँ हुनुभए पनि आउन सक्नुहुन्छ हाम्रो सम्पर्कमा कार्यक्रम सन्चै हुनुहुन्छ प्रत्येक दिन बिहान नौ बजेदेखि दस बजेसम्म नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम हुनुहुन्छ हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ मकनपुरको एकमात्र एक मात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच मेगा हर्च डब्लु र हाम्रो पात्र लगायतका विभिन्न लोकप्रिय मोबाइल मोबाइल एप्लिकेसनहरूबाट तपाईँ सुनिरहनु भएको छ हाम्रो आवाजलाई र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम सन्चै हुनुहुन्छलाई स्पोन्सर गरेको छ एनजे कोरियन भाषा तालिम केन्द्रले झुन्डेको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्र तपाईँले पनि कोरियन भाषा पढेर कोरियामा गएर दक्षिण कोरियामा गएर तपाईँको जिन्दगी उकास्ने जिन्दगीमा के गर्ने सपनाहरू भएको छ भने एनजे कोरियन भाषा तालिम केन्द्रलाई सम्झन सक्नुहुन्छ र विभिन्न अफरहरू पनि छ तपाईँलाई धेरैचोटि भनिसकेको छु याद पनि होला कार्यक्रम सन्चय हुनुहुन्छमा सदा चाहिँ आज पनि म तपाईँका कमेन्टहरू लिनेछु त्यसै गरी तपाईँका फोन पनि लिने छु कमेन्ट यसो गरौँ आज कमेन्ट र एसएमएस मात्र लिउँ फोन चाहिँ नलिउँ टेक्निकली मैले आज फोन लिन सक्दिनँ र तपाईँले कमेन्ट र एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नको लागि तपाईँ स्वदेशमै हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँ यदि विदेशमा हुनुहुन्छ र एसएमएस गर्न सक्नुहुन्न भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash radio server पेजमा गएर यो पेजमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट चाहिँ मैले गर्न भ्याएको छैन म एक मिनटमा गरिहाल्छु तपाईँ एसएमएस र कमेन्ट गर्दै गर्नुहोला पोस्ट पनि हेर्दै गर्नुहोला एउटा सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि नेपाली मुभी लुट दुईबाट बजार लैजाऊ घुमाउन मलाई छामेलो बजार ट्याउसी चढाउँदै चोखो पियार घुमाउन काठमाडौँ सहर लाग्छ घुमाउन काठमाडौँ सहर लाग्छ को पानी हजुर हौ रानी हजुर लाइदेउला चोखो पियार मिनरल को पानी हजुर हौ रानी हजुर लाइदेउला चोखो तिमलाई भिरको अङ्गुरा हौ भिरको अङ्गुरा लगाइदिउला चोखो पियारा ल्याउला टिपेर तिमलाई भिरको अङ्गुरा हौ भिरको अङ्गुरा लगाइदिउला चोखो पियारा ल्याइदिउँला चोखो बिहार ल्याइदिउँला चोखो पियाएर यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले नेपाली मुभी लुट दुईबाट रहेको थियो तपाईँ सुन्दै हुनुहुन्छ म कानपुरको एकमात्र मात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच megahertz W W W dot radio server dot com dot NP र विभिन्न लोकप्रिय मोबाइल नेपाली मोबाइल एप्लिकेसनहरूबाट संसारभर कार्यक्रम सन्चय हुनुहुन्छ र सन्चय हुनुहुन्छको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र आज मैले फोन लिएको छैन तपाईँका एसएमएस र कमेन्ट मात्रै लिने कोसिस गरिरहेको छु कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा मैले भर्खरै दुई मिनट अगाडि मात्रै पोस्ट गरेको छु तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ र एसएमएस गर्न सक्नुहुन्छ स्वदेशमा हुने साथीले मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा यतिखेर तपाईँको एसएमएस पढ्दैछु एसएमएस गर्नुभएको छ हेलो दादा मे गरिमा घलान फ्रम भैँसेबाट मेरो अल फ्रेन्डलाई मिस यु एन हजुरलाई पनि मिठो सम्झना ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच गरिमाजी तपाईँको एस एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दा गुड मर्निङ भन्नुभएको छ गुड मर्निङ नमस्ते मेरो तर्फबाट पनि र उहाँले अगाडि एसएमएसमा के लेख्नु भएको छ म अलिकति पेजलाई रिफ्रेस गरेर छु त्यसैले मैले देख्न पाइनँ एसएमएसमा अगाडि लेख्नुहुन्छ उहाँ एसएमएस लेख्नुहुन्छ हाई दादा गुड मर्निङ मे हेनपा छब्बिसबाट सोनिका तामाङ मेरो एसएमएस भन्नुपर्दा साथीहरू अजिज त्यसै गरी राज विज्ञान सुस्मिता समीक्षा र मेरो अल फ्रेन्डलाई मिस यु भन्दै बोबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सोनिकाजी आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ यतिखेर तपाईँका कमेन्टहरू थुप्रै आइसकेका छन् भर्खरै पोस्ट गर्ने तर पनि तपाईँका कमेन्ट आइसकेका छन् त्यसैले कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ हिरालाल राईजीले हेलो नमस्ते म हिरालाल राई धनकुटा आखिसल्ला तिन घर भई हाल मलेसियाबाट आजको दिनमा जन्मदिन मनाउने प्यारो साथी सागर राई र जानुका राईलाई जन्मदिनको शुभकामना भन्छु किराती कान्छी कुञ्जनालाई शुभयात्रा भन्छु साथीहरू जुनिका वालिङ राई पार्वती लिम्बुनी पारु त्यसै गरी सबु राई प्रवीण मगर पुन पुण्य ओझा हिमाल मगर ममता सुवेदी दिनेश गजमेर भरत रिजा लोकमाया सुनवार र हिरा हिरालाल राई भनेर चिन्ने सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मिठो माया र धेरै सम्झना भन्दै बिदा हुन्छ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ उहाँको कमेन्ट दोहोऱ्याएर पनि आएको रहेछ मैले एउटा मात्रै पढेँ सकेसम्म एउटा मात्रै गरौँ साथीहरू अर्को कमेन्ट गर्नुभएको छ सुषमा सुस्केरा राईजीले सुषमाजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो हेलो हजुर super nice fresh morning and सेवाहरू it's me Sushma Suskera Rai from all star group Dhankuta आँखी सल्लाहबाट माई विस मोरङको फ्रेन्ड रेणु बान्तवालाई एक्जामको all the best and have a good all my friends भन्नुभएको छ उहाँलाई पनि हाम्रो तर्फबाट एक्जामको लागि बेस्ट अफ लक दिप लिम्बू सङ्गीत पूर्वेली राई छाया राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र सुषमाजीको कमेन्टहरू पनि दोहोऱ्याएर आएका रहेछन् uh, मैले एउटा मात्रै पढेँ सायद उहाँले एउटै लेख्नु भएको थियो होला कहिलेकाहीँ त्यस्तै भइदिन्छ फेसबुकमा पनि त्यस्तै हुन्छ अथवा भनौँ कहिलेकाहीँ दोहोऱ्याएर पनि पर्छ सकेसम्म एउटै मात्र कमेन्ट गरिदिनु भयो भने मलाई पनि सजिलो हुन्छ धेरै साथीहरूको कमेन्टहरूलाई म समेट्न पाउँछु यतिखेर अर्को एसएमएस पढ्दैछु एसएमएस गर्नुभएको छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच एउटा खाली ठाउँ यस यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा यतिखेर एसएमएस छ हाई दादा खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ तपाईँको भयो कि नै मि कल्पना तामाङ फ्रम हेटौँडा सोह्रबाट आज मेरो एसएमएस भन्नुपर्दा माई अल फ्रेन्डलाई मिस यु एन्ड उही निस्टुरी यसलाई मिस यु भन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच कल्पनाजी तपाईँको यो एसएमएसको लागि र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको होला भन्ने अपेक्षा गरेको छु धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ यतिखेर कमेन्ट गर्नुभएको छ मौसम राईजीले हाई मात्र भन्नुभएको रहेछ मौसमजीलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी तपाईँ पनि कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash radio server पेजमा गएर यतिखेर अर्को कमेन्ट पढ्दैछु म कमेन्ट गर्नुभएको छ लक्ष्मी किराँती लिम्बुजीले लक्ष्मीजी कमेन्टमा लेख्नुहुन्छ शुभ बिहानी दर्शन नमस्ते हजुर म पाथिभरा मिडिया ग्रुपको साथी ताप्लेजुङ घर भई हाल बादल पारेको देश केएससीबाट लक्ष्मी किराती लिम्बू मेरो शुभकामना आजको दिनमा जन्मदिन परेको छ साथी बबिता सुनवारको भाइ विशाल मुखियाको उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्छु साथै मेरो आत्मीय साथीहरू घायल रमा राई सुषमा तुम्बापो मेनुका लिम्बू त्यसै गरी बबिता सुनवार खेमराज मोती जेठे मरङ्गे केटो एकल यात्री विवश चेम्जङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ लक्ष्मीजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हेमराज अविरल राईजीले मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ त्रिलोक त्रिवेणी राईजीले have a wonderful day to all guys भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्रिलोकजी तपाईँ कमेन्टको लागि त्यसै गरी प्रज्वल बस्नेतजीले कमेन्ट गर्नुभएको छ प्रज्वल प्रजुलजी कमेन्टमा के लेख्नुहुन्छ प्रजुलजी कमेन्टमा लेख्नुहुन्छ गुड मर्निङ एन्ड नमस्ते it's me Tinjhuri media group तेह्रथुमबाट प्रज्वल बस्नेत टुडे एसएमएस पूजा बस्नेत राज तामाङ एकल यात्री विवास झेम्झुङ मनोज भुजेल रोशन तामाङ सन्तोष तामाङ गणेश रिमाल सुनिता लकन्द्री लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुनिल बोखिम राईजीले सुनिलजी लेख्नुहुन्छ म सुनिल बोखिम राई पाथिभरिया ग्रुपको सदस्य ओलने नौ पाँच थर दशमीदेखि अब बज्ने गीत सुनाउनु पर्दा भाइ अमृत लिम्बू त्यसै गरी सुजल चामलिङ प्रदीप प्रदेशी सञ्जीव पराजुली दिपेश खवास काली लजालु सङ्गीता मोरङ्गे केटो रोजिन सिटोला लगायत थुप्रै साथीको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आदरणीय श्रोता तपाईँका थुप्रै कमेन्टहरू अझै पनि बाँकी छन् मसँग तपाईँ एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर या चार यस एउटा खाली ठाउँ यस यस र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा र कमेन्ट गर्दै गर्नुहोला W W W dot video server dot com dot एनपीबाट सुन्दै मोबाइल एप्लिकेसनबाट सुन्दै W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई पनि म कार्यक्रममा राख्छु तपाईँ पनि कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज नेपाली मुभी लालटिनबाट आस्था राउतको आवाजमा चमेली र त्यस पछाडि हामी पहिलो व्यवसायिक विश्राम लिनेछौँ छु बहेली मातेर चुखाउँदै परेली यो मनमा खेल्न खोज्छु बहेली मातेर चुखाउँदै परेली चमेली अच्छा मत चमेली अच्छा मत चमेली अच्छा मत चमेली मत चमेली هما خذ لي سمها मत छामेली मत छामेली मत छामेली मत छामेली मत छामेली केवल कहानी नसम्झ चल्छ है हे सधैँ नै तिम्रो मनोमाने माने, उस्तै छ फरक छ केवल कहानी नसम्झ चल्छ है मत चमेली <laughs> मत चमेली मत चमेली मत चमेली मत चमेली मत चमेली सिटी बजायो लाग्यो ठोकर फिल्म्स प्रालीको पहिलो प्रस्तुति तामाङ कथानक चलचित्र म्लाङ पहाड जेताला थेताला रेडियो तम्सालिङ अनलाइनको प्रस्तुतिमा नेफ्टा अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल तामाङ कथानक चलचित्र म्लाङ पोहारको विशेष च्यारिटी सो अब हेटौँडामा कलाकारहरू बिकु थोकर जङ्गे लोपचन सुनिता लुङबा सफल दोङ सृजना दोङ र मकवानपुरे कलाकार राधिका सेन्तान लाला मिति दुई हजार पुस सोह्र गते शनिबार स्थान होम चलचित्र हल हेटौँडा समय बिहान नौ तिस बजे आयोजक रेडियो तामसालिङ अनलाइन हेटौँडा टिकटका लागि सम्पर्क अन्ठानब्बे चार पचपन्न तेह्र सात सय उनानब्बे अन्ठानब्बे चार छप्पन्न अठहत्तर सात सय एकहत्तर र अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्र Jonas, पहिलो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम सन्चय हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एक मात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच megahertz W W W dot radio server dot com dot NP र विभिन्न मोबाइल एप्लिकेसनहरूबाट हाम्रो आवाजलाई र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम सन्चै हुनुहुन्छलाई स्पोन्सर गरेको हो इन्जे कोरियन भाषा तालिम केन्द्रले रहेको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्र कोरियन भाषामा दक्षता हासिल गरेर इपिएसमा नाम निकालेर कोरिया जाने सपनामा हुनुहुन्छ भने तपाईँ इन्जी कोरियन भाषा तालिम केन्द्रमा गएर पढ्नुहोला र आफ्नो सपनालाई साकार पार्नुहोला यो आग्रह तपाईँलाई र यतिखेर तपाईँका कमेन्टहरू र तपाईँका एसएमएसहरू लिइरहेको छु कार्यक्रममा म र कार्यक्रममा यतिखेर तपाईँको एसएमएस लिँदैछु एसएमएस गर्नुभएको छ हाई दादा गुड मर्निङ नास्ता भयो भन्नुभएको छ नास्ता भइसकेको छ अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ म सन्चै छु मी हाँडी खोला चार बा टाढीबाट टाढीबाट ना टाढी नाटा भन्नुभएको छ उहाँले सृजना ब्लोन भन्नुभएको छ बाटा लेख्नुभएको होला सायद टाढीबाट उहाँ सृजना ब्लोनजी हुनुहुन्छ मेरो एसएमएस भन्नुपर्दा रेडियो सरोवर अललाई एन्ड माई घर परिवारलाई भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही कुरा लेख्नु भएको थियो होला यदि मात्र आयो पुरै पढ्न चाहिँ पाइनँ सरी भन्न चाहन्छु सृजनाजी तपाईँको यो कमेन्ट एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यसै यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर तपाईँको कमेन्टहरू पनि पढिरहेको छु म कमेन्ट थुप्रै साथीहरूले गर्नुभएको छ कमेन्ट गर्नुभएको छ रियातमा मगरजीले हेलो नमस्ते it's me Riyatma Magar from Dhankuta have nice day to Bimal Birahi Chaulagain संयोग भुजेल आर्यन अर्पण त्यसै गरी प्रतीक्षा सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ यहाँलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट कसले गर्नुभएको छ उहाँको कमेन्ट चाहिँ हाइट भएको रहेछ राज तामाङजीले कमेन्ट गर्नुभएको छ म कमेन्टलाई पनि पढ्दैछु कमेन्ट गर्नुभएको साथीहरूको कमेन्टहरूलाई कार्यक्रममा राख्दैछु अलिकति पेजलाई रिफ्रेस गर्दैछु त्यसैले पनि तपाईँको कमेन्टहरू अलि अड्किएर पढ्नुपर्ने अवस्था आयो धेरै साथीहरूको कमेन्टहरू छन् साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ र तपाईँका कमेन्टहरूलाई पनि म कार्यक्रममा स्थान दिइरहेको छु कार्यक्रम हो सन्चै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघाजमा हरेक दिन बिहान नौ बजीदेखि दस बजीसम्म तपाईँले सुनिरहनु भएको छ यो तपाईँलाई थाहा छँदैछ यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ राज तामाङजीले राज तामाङजी कमेन्टमा लेख्नुहुन्छ हाई गुड मर्निङ एन्ड दर्शन नमस्ते इट्स मी तिनझुरी मिडिया ग्रुपको मेम्बर राज तामाङ तेह्रथुम मेङलुङ घर भई हाल क्षतिज पारेको बिरानो सहर मलेसियाबाट मेरो शुभकामना राख्नुपर्दा चाहिँ प्रज्वल बस्नेत आरती सिङ्गक लिम्बू त्यसै गरी मनोज भुजेल झमक कार्की कुमार तामाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मामुको प्यारी छोरी सरगम भन्नुभएको छ सरगमजीले कमेन्ट गर्नुभएको छ हेलो हाई गुड मर्निङ नमस्ते मी सरगम खड्का फ्रम सभा सभामा एसएमएस भन्नुपर्दा my friend Yona Limbu Shishir Rai Sargam Rai and all फ्रेन्डलाई हेभ अ गुड डे भन्दै म गएँ ल बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सरगमजी तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ दिपेश खवासजीले बबिता सुनवार मात्र लेख्नु भएको रहेछ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ समीर भाग्य चौधरीजीले समीरजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हाई गुड मर्निङ नमस्ते it's me Samir Bhagya Chaudhary from Sunsari डुम डुमराहाचार हरिया हरियाली टोल नाउ इन साउदी अरेबियाबाट यात्रामा हुने डियर लीला लिम्बू माफ गर्नु होला लिजा लिम्बू कञ्चन लिम्बूलाई शुभयात्रा भन्न चाहन्छु साथीहरू शान्ता इसारा मिसिङ रेवत सबुराई क्लासिक बोय म त्यसै गरी जितनारायण चौधरी लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टाइटल ट्र्याक विजय राईजीले लेख्नुहुन्छ यो कुनै विदेशीको नेम होइन स्वदेशी नेपालीको नेम हो पुग्छ पुग्दैन घर साथीभाइ आफन्तसँग सन्देश विजय मेरो नेम हो भन्नुभएको छ इन्टरनेटको भरोसा छैन यहाँ पुग्छ पुग्दैन मेरो सन्देश मेरो सबैलाई सम्झना नमस्ते भन्नुभएको छ मिठो स्वरको धनी ब्रो हजुरलाई इट्स मी टाटो ट्याक विजय राई भन्नुभएको छ विजय राई विवासी अवश्य पनि तपाईँको यो सन्देशहरू तपाईँको आफन्तसम्म पुग्छ पनि फ्रम भोम भोजपुर होमटाङ दुई बटनाउ मलेसियाबाट टुडे माई विसेस भन्नुभएको छ आगामी दिनमा जन्मदिन मनाउने पानु परहित राई मेना हाङबाङ राई र लाई एडभान्समै ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ र थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ विजयजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ झमक कार्कीजीले झमकजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो नमस्ते के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदमै ठिक छु म तिनजुरी मिडिया ग्रुपबाट कार्की तेह्रथुमको छथर ओख्रे घर भई हाल समुद्र पारेको देश दुहा कतारबाट सन्देश राख्नु पर्दा चाहिँ मनोज भुजेल ऋषिका बस्नेत छुची आरती लिम्बू बबिता सुनवार पार्वती खत्री पारु लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएस कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यतिखेर अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड मर्निङ भन्नुभएको छ good morning miss Sharmila Ghalan Henpa उन्नाइसबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डलाई मिस गर्दैछु बिर्सेको छैन भनिदिनु है अब बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि शर्मिलाजी र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या आर यस एउटा खाली ठाउँ यस यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा यतिखेर तपाईँको अर्को कमेन्ट पढ्दैछु कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको छ कसले गर्नुभएको छ नाम हेर्दैछु हेलो दाई म ताप्लेजुङबाट दारिन्जी शेर्पा हाल साउदी अरेबियाबाट miss you all friend okay bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी शारदा कार्कीजीले कमेन्ट गर्नुभएको छ सेवारोमी सानो शारदा कार्की फ्रम बिजेपी भन्नुभएको छ सायद भोजपुर होला all dear friend good day भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि प्योर किरातीको छोरो हजुर भन्नुहुन्छ अल मिसिङ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिप लिम्बू नक्कलेजीले दिपजी कमेन्टमा लेख्नुहुन्छ आई मिस यु बेस्ट फ्रेन्डहरू uh, Sushma Suskera Rai Kalpana uh, Kalpana Shrestha Anju Muskan uh, Bharati त्यसै गरी सुनिता राई मन्जु थिङ त्यसै गरी निशा लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुषमा तुम्बापोजीले good morning miss you and good day to all भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले दिपेश खवासजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो गुड मर्निङ नमस्कार के छ हजुरहरूको खबर अनि जाडो कतिको छ नि भन्नुभएको छ एकदमै ठिक छौँ बिहान बिहान चाहिँ अलि जाडो नै छ नेपालमा दिपेशजी दिपेश खवास हरेछ मोरङ हाल दोहा कतारबाट आज जन्मदिन मनाउने साथी प्यारो साथी बबिता सुनवारको भाइ विशाल मुखियालाई जन्मदिनको शुभकामना र मलाई चिन्ने सम्पूर्ण साथीलाई शुभदिनको कामना भन्दै छुट्टिन्छु नमस्कार भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी ढाका राईजीले हेलो मात्र भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कमेन्टको लागि त्यसै गरी आदित्य लेप्चा सुदामुजीले कमेन्ट गर्नुभएको छ साथीहरूको नाम लेख्नु भएको छ राई सुनिता राई दिवानी रिसा राई त्यसै गरी रियात्मा मगर अन्जु मुस्कान बिनु मगर सुषमा सुस्केर राई एन्ड अल फ्रेन्डलाई हेभ अ नाइस डे म Aditya Lepcha Ilam now I am out of country भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी बबिता तामाङजीले कमेन्ट गर्नुभएको छ hello good morning it's me Babita Gharan Bhainse साथबाट अल माई फेसबुक फ्रेन्डलाई miss you bye bye have a good day भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी सुपर सुरेन थोक्लेहाङजीले कमेन्ट गर्नुभएको छ हेलो बिहानीको किरण बने आउनु तिमी सदा झैँ आउने गर्छु हजुरहरूकै साथमा सुपर सुरेन बनी भन्नुभएको छ गुड मर्निङ दर्शन एन्ड नमस्ते के छ हजुरहरूको खबर इट्स मी नेपाल किसान पशुपति मिडिया ग्रुपको रमाइलो साथी सुरेन लिम्बू पाँच थार एक तिन दुई पञ्चमुखी नाउँ दोहार कतारबाट today goes my best wishes to beautiful sis Savita Khadka Chhetri Mankumar Tamang Bhojpuri चेली रञ्जना त्यसै गरी सुमन कङ्दवा कन्दङ्वा त्यसै गरी अभिलाषी सुनिता बेखा लगायतका थुप्रै साथीको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको कमेन्टहरू मसँग बाँकी नै छन् ती कमेन्टहरू सायद मैले पढ्न नभ्याए पनि नाम मात्र भए पनि राख्ने कोसिस चाहिँ केही समयपछि अवश्य गर्नेछु अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज सुन्छौँ हामी त्यस पछाडि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 घोषणा गर्छु हाइदा इट्स मी अङ्गिता आजको अङ्गिताजीले गर्नुभएको रहेछ एएनजिआइटिए भएको छ अङ्गिता नै होला सायद एन्जिता समथिङ पनि हुन्छ कहिलेकाहीँ नेपालीमा ट्रान्सलेट गर्दा अङ्गिता अङ्गिताजीले हामीलाई एसएमएस गर्नु भएको छ अङ्गिताजीले कहाँबाट एसएमएस गर्नु भएको छ म अलिकति पेज रिफ्रेस गरेर हेर्दैछु अङ्गिता आजको मेरो सन्देश मेरो अल फ्रेन्डलाई मिस यु एन्ड मिल मलाई सन्चो नभएर क्लास आउन पाइनँ तर बिर्सेको छैन है भन्न चाहन्छु एन्ड हजुरलाई पनि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अङ्गिताजी तपाईँको एसएमएसको लागि र तपाईँ बिरामी हुनुहुँदो रहेछ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना नाम अलि टेढेमेढे गरेर पढेको भए सरी पनि भन्न चाहन्छु र छिट्टै निको भएर क्लासमा जानुहोला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र अब भने मैले एसएमएस बन्द गरेको घोषणा गरेँ र थुप्रै साथीहरूको नामहरू मैले लिनु पर्नेछ कमेन्टहरू बाँकी छ ती साथीहरूको नाम मात्र भए पनि लिन चाहन्छु कमेन्ट गर्नुभएको छ सुशील पौडेलजीले यहाँलाई पनि कमेन्टको लागि धन्यवाद चटपटे समीरजीले कमेन्ट गर्नुभएको छ इलाम महामाईबाट उहाँले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ पार्वती राईजीले हामीलाई कमेन्ट गर्नुभएको छ पार्वतीजीलाई पनि कमेन्टको लागि धन्यवाद प्रीति आर साजनजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी बिहानीको सरगम व्यवस्थाजीले कमेन्ट गर्नुभएको छ तपाईँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुनिता राईजीले सुनिताजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रन्जु देवान राजु देवानजीले माफ गर्नु होला राजु देवानजीले miss you to all my all friends भन्नुभएको छ धेरै धेरै धन्यवाद छ भाइ सङ्ग्रौला पवनजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ मौसम राईजीले कमेन्ट गर्नुभएको छ मौसमजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी रोजा सरगमजीले have a great day all भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी दिलकुमार साम्बा हाम्फेजीले पनि कमेन्ट गर्नुभएको छ दिलकुमारजीलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी पार्वती लुम्बिनु लुम्बिनु अह माफ गर्नुहोला पार्वती लिम्बुनी पारुजीले कमेन्ट गर्नुभएको छ पार्वतीजी तपाईँलाई पनि कमेन्टको लागि धन्यवाद सुन्दै हुनुहुन्छ होला रेडियो नाम बिगाऱ्यो भने झन् रिसाउनु होला पूर्वेली कान्छो राजन ढुङ्गेलजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ मिलन पछिको बिछोड भन्नुहुन्छ उहाँको नाम वर्षा सुच्चाजीले फ्रम भोजपुरबाट हामीलाई कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी प्रमोद श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ प्रमोदजीलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विष्णु लामाजीले जति पिर परे पनि देखाउँदिन तिमीलाई मनमा हजारौँ चोट भए तापनि सुनाउँदिन तिमीलाई दिलको आगमन दिलको आगो मनैभरि बल्छ खोइ कसले निभाइदिन्छ छातीभरि चोट लाग्यो खै कसले निको पारिदिन्छ भनेर मुक्त सानो एउटा भावनासहित अन्य कुराहरू पनि लेख्नु भएको थियो हेटौँडा तेह्रबाट धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यतिखेर तपाईँको कमेन्टहरू हेरिरहेको छु म र थुप्रै साथीहरूको कमेन्ट अझै बाँकी छन् ती कमेन्टहरूमध्ये नाम मात्र भए पनि म लिन चाहन्छु केही साथीहरूको नामहरू अझै बाँकी छन् छुटेका छन् मलाई थाहा छ ती नामहरूलाई म कार्यक्रममा राख्न चाहन्छु क्रम क्रमशः थुप्रै साथीहरूमध्ये कगजको नाम छुटेको छ म पेजलाई रिफ्रेस गरेर हेर्दैछु थुप्रै साथीहरूको नाम छुटेको छ अवश्य पनि विमल विरही चौलागाईजीले कमेन्ट गर्नुभएको थियो विमलजीलाई पनि कमेन्टको लागि धन्यवाद त्यसै गरी राई दिवानीजीले कमेन्ट गर्नुभएको थियो दिवानी राईजीलाई पनि धन्यवाद त्यसै गरी मिडिया प्रेमी नानु निस्माजीले पनि कमेन्ट गर्नुभएको थियो निस्माजीलाई पनि कमेन्टको लागि धन्यवाद अर्को कमेन्ट गर्नुभएको छ अह दुर्गा सानुवा लिम्बूजीले ओला नै छ पाँच थरबाट यहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अमोन घलानजीले अमोनजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी कल्पना राईजीले पनि कमेन्ट गर्नुभएको छ miss all my friends it's me Kalpana Rai from all star media group Udayapur Nepal टार भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी दिलको धनी बुद्ध थिङजीले कमेन्ट गर्नुभएको छ उहाँले दक्षिण कोरियाबाट स्पेसली अन एन्ड अन्ली कान्छु यसलाई लभ यु मिस यु भन्दै छुट्टिन्छु बोबाई भन्नुभएको छ र इन्टिमेट फ्रेन्डहरूलाई पनि पनि सम्झनु भएको छ धेरै साथीहरू धेरै साथीहरूको नाम पनि छ यहाँलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र यति मात्रै रहेछ केही साथीहरूको नाम छुटेको भए सरी भन्न चाहन्छु आज एसएमएस गर्नुहुने कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ र कार्यक्रम सुनेर स्वदेश तथा विदेशबाट साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद भन्दै कार्यक्रमको यो व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभ दिन कसने रचो हो लायो ढाई अक्षर प्रेम को कसले कुर हो लायो ढाई अक्षर प्रेम को हाय कसले रचो हो लायो ढाई अक्षर प्रेम को कसले कुर हो